हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लघुसङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण लोकपारक मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि कार्यक्रम लघुसङ्कार लिएर हामी हप्तामा छ दिन आउने गर्दछौँ मध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार र जो एउटा सङ्गीतसँग आबद्ध छन् तिनी श्रष्टसँग भलाकुसारी गर्दै आइरहेका छौँ आजको यो श्रृङ्खलामा छौँ आजको यो श्रृङ्खलामा पनि तपाईँ माझ रहेर विभिन्न लोकधोरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ र आजको श्रृङ्खलामा पनि केही पुराना त्यो मध्ये पनि चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको लागि राख्नेछु दस बजीसम्मको यो यात्रा तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ आजको यो श्रृङ्खलामा रहेर केही पुराना आवाजहरू त्यो मध्ये पनि निकै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछु तिनी आवाज सँगै रम्नेछौँ र रम्छौँ पनि तिनी आवाजसँग जुगेकै साथ रम्न रमाउनको लागि हाजर भइसकेका छौँ सदाको बसाइमा जस्तै प्रविधि कक्षबाट मित्र रहेछन् हो अनि आवाजबाट म तपाईँकी लोकसहयात्री यात्री सूर्य ढकाल हुन त पछिल्लो समयमा लोकसङ्गीतको बजार अलिकति भिन्न तरिकाले दौडिने क्रममा छ त्योमध्ये पनि आजको श्रृङ्खलामा केही जानकारी तपाईँको माझमा र तिनै पुराना त्यो मध्ये पनि निकै मर्मस्पर्शी आवाजहरू र निकै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछु र बेला हुने कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु एउटा समुद्र आवाजबाट केही पुरानो आवाज हो र जुन आवाज देउरालीको भट्टी पसलको साइड भ्यूमा समावेश आवाज पनि हो रामजी खाँड अनि मोना थापाको समुद्र स्वरमा सजीवको आवाज हो र जुन आवाजलाई आशिष म्युजिक सामाजिक प्रालीले बजारमा लिएर आएको आवाज हो केही पुरानो आवाज हो लय तथा शब्द सृजना हो शिव हमालको रोए साराले गीत सङ्ग्रहमा समावेश आवाज पनि हो यतिबेला यो आवाज सँगसँगै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रम लोकझङ्कारमा कार्यक्रमको पहिलो लोकधरी आवाज सँगसँगै यति बेला तपाईँको लागि रामजी खाँड अनि मोना थापाको समुद्र शर्मा सजीवको आवाज हो रोए साराले रोए पनि के गर्न सक्छु र कर्महाराले लेख्नै बिर्सेर निधारमा रहे साराले रहे साराले रहे पनि के गर्न साछुरा कर्म हाराले दैवले मारमा भाग्य लेख्नै बिर्सेर निधारमा रहे साराले besará. हजुर मित्र कोही कोही आए रोएर गए कोही आएर बन्ठुमा घभए रोए साराली भए पनि के गर्न सक्छ र कर्महाराली रामजी खाँडा अनि मना थापाको सुमुद्र स्वरमा सजीवको आवाज हो भने लय तथा शब्द सृजना शिव हमालको रचना आवाजलाई आशिष म्युजिक प्रालीले केही पहिला बजारमा लिएर आएको आवाज हो आजको श्रृङ्खलामा केही पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु त्यसो त रामजी खाँड अनि मोना थापा एउटा लोकधुरीतर्फ थुप्रै अवार्डहरू जित्न पनि सफल बनेका छन् हाम्रो माया झन्झन गाडा भू बोलको गीतबाट गायक रामजी खाँडा र पृथ्वीको फुल पृथ्वीको फुलबाट गायिका मुना थापा मगरले सर्वोत्कृष्ट लोकदोरी गायक गायिका विधामा अवार्ड पनि जित्न सफल भएका छन् साथै हाम्रो माया झन्झन गाडा भू बोलको गीतबाट अन्य थुप्रै विधाका कलाकारहरूले पनि सर्वोत्कृष्ट म्युजिक अवार्ड चुम्न सफल बनेका छन् भने थुप्रै लय तथा शब्द सृजना गर्ने तिनै स्रष्टाहरू पनि म्युजिक अवार्डमा पाइरहेका छन् त्यसो त यो आवाजबाट र केही पहिलादेखि लागिरहेका गायक रामसी खाँड अनि मोना थापाको जोडी निकै नै सुहाउँदो छ र सबैको मनमुठमा बास बस्न सफल पनि बनिरहेका छन् कार्यक्रम लोकझङ्कार सँगसँगै तपाईँ हुनुहुन्छ आजको श्रृङ्खलामा केही पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ यिनै आवाजहरू प्रस्तुत गर्ने क्रममा तपाईँ माझ अर्को एउटा आवाज पनि बिसाइहाल्न चाहन्छु र गायक तथा सर्जक विष्णु खत्री पनि लोकसङ्गीतको क्षेत्रमा केही पहिला र निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक भनेर चिनिन सफल बनेका छन् थुप्रै एल्बमहरू बजारमा लिएर आएका छन् यतिले भने तपाईँको लागि विष्णु खत्रीको लय तथा शब्द सृजनामा सजीवको आवाज पृष्ठभूमिमा गुन्जिसकेको छ विष्णु खत्री अनि विष्णु माझीको सुमधुर स्वरमा सजीवका आवाज हो माफ गर है साईले गीती सङ्ग्रहमा समावेश आवाज हो जुन आवाजलाई धरहर म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो पानी इनारमा माया गयो सागरे तरेर मसु किनारमा यो आवाज तपाईँको लागि कार्यक्रममा दोस्रो साङ्गीतिक कौशली कौशलीसँगै छोटो व्यापारिक विश्राममा जान्छौँ विश्रामपछि फेरि आउँछौँ कतै नसानुहोला जसको निम्ति जोगाउने बारबानी आज उसकै जीवनकै 个硬盘。 गर्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो पाँच आठ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 डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट कममा लगन गरेर सुनिरहनु भएको छ त्यसो त हप्तामा छ दिन आउने क्रममा आजको श्रृङ्खलामा रहेर केही पुराना तीमध्ये पनि निकै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु करिब करिब दस बजेसम्मको बेसमा रहने क्रममा प्रविधि कक्षमा मित्र ब्रेजनको साथ मिलिरहेको छु भने आवाजबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल रहिरहेको छु सँगै तपाईँले सुनेर साथ दिइरहनु भएको छ यिनै आवाजहरू बजाएर तपाईँसँगै मनोरञ्जन गर्ने क्रममा यति अर्को एउटा आवाज पनि तपाईँको माझमा राख्नुपर्ने हुन्छ यो आवाज पनि निकै नै मर्मस्पर्शी आवाज हो त्यसो त गायक राजु परियार निकै पुराना अनि चर्चित गायक राजु परियार अनि विष्णु माझी कुसुमधुर शर्मा सुजीवको आवाज हो सुनपानीले छर्क मायालु गीत सङ्ग्रहमा बाट धेरै माथि आउन सफल गायक राजु परियारलाई पनि सबैले एकदमै रुचाउने गरेका छन् र सबैको मनमनमा राजु परियारको नाम अझै पनि झुन्डिरहेको छ र केही पछिल्लो समयमा पनि राजु परियार ओझेलमा पर्दै गइरहेका छन् र विभिन्न गीत सङ्गीतमा कता कता मात्रै उहाँको स्वर सजिएको मात्रामा भेट्न पाइएको छ त्यसलाई भने तपाईँको लागि एउटा आवाज बिसाउनु पर्ने आउँछ सुर्कै भुल झरे जस्तै भो कृति सङ्ग्रहमा समावेश आवाज हो र यो आवाजलाई श्रोता सङ्गीत प्रणालीले केही पुरानो र केही पहिला बजारमा लिएर आएको आवाज हो सिर्कै फुल झरे जस्तै भयो एकै मुठी सास बाँकी रहेनी तिमी बिना मरे जस्तै भो कार्यक्रममा तेस्रो लोकधरी आवाज सँगसँगै तपाईँको लागि आवाज आवाजपछि फेरि आउँछु अन्य आवाजहरू लिएर कार्यक्रम लोकझङ्कार सँगसँगै रहनुहोला मुठी सास बाँकी हजुर मित्र सर्कै फुल झरे जस्तै भो एकै मुठी सास बाँकी नि तिमी बिना मरे जस्तै भो सुइने गाग्री भरे जस्तै भो एकै मुठी सास बाँकी नि तिमी बिना मरे जस्तै भो राजु परियार अनि वैष्णव माझीको आवाजमा सुजीवको आवाज कार्यक्रम लोकझुङकारमा तेस्रो लोकधरी आवाज सँगसँगै बिसाइसकेका छौँ त्यसो त सुनपानीले छर्क मायालु लमजुङ जाने दाई फुलमा भमरा दमौलीमा गेट पञ्चे बाजाले दुरा डाँडे दाई जस्ता दर्जनौ गीत गाएर चर्चामा आएका हुन् गायक राजु परियार हजारौं श्रोताको ढुकढुकीमा बास बस्न सफल भएका छन् एउटा लमजुङ जिल्लाको गाउँ सहरमा जन्मिएका राजु भरियार विगत केही पहिलादेखि नै र त्यसो त दुई हजार छपन्न सालदेखि लोकसङ्गीतको क्षेत्रमा क्रियाशील हुँदै आइरहेका छन् सुरुवातदेखि नै एउटा श्रोताको मन सुन सफल गायक राजु परियार अहिले पनि उस्तै गीत लेख्ने क्रममा थिए तर पछिल्लो समयमा बिस्तारै हराइरहेका छन् राजु परियारका विशेष गरी गीतमा वेदनाका कथा मात्रै नभएर प्रशस्त मात्रामा सन्देश पनि हुने गरेका थिए पहिलाका दिने आवाजहरूमा भने र निकै नै माया प्रतिका गीत गाउन रुचाउने गायक राजु परियारले निकै नै सन्देशमूलक आवाजहरू पनि आफ्ना सङ्गीत भरेर बजारमा ल्याउने क्रममा छन् मेजासिलो स्वभाव अनि इमान्दार र अनि मिठो स्वरका धनी राजु प्रियाले थुप्रै एल्बमहरू पनि निकालिसकेका छन् आफ्नो मात्रै एल्बमहरू उहाँका तेह्रवटा करिब करिब एल्बमहरू बजारमा ल्याइसकेका छन् र एउटा पछिल्लो समयमा एउटा सङ्गीत मार्फत छुवाछुत विरोधी गीत गाउने गायक राजु परियार भने अहिले बिस्तारै हराइरहेका छन् कता कता नाम र सबैले रुचाइरहेका गायक राजु परियार लोकसङ्गीतको यो क्षेत्रमा अहिले भने पछिल्लो समयमा खस्किँदै गइरहेका छन् कार्यक्रम लोकझनकारको व्यवसायमा रहेर केही जानकारी तपाईँ माझ राखिरहेको छ र यिनै जानकारी र यिनै समुद्र आवाजहरू बजाउँदा बजाउँदै तपाईँको लागि कार्यक्रमबाट अब भने हामी सोचेर जानुपर्ने बेला भइसकेको छ भनेर प्रविधि कक्षबाट सङ्केत मिल्दैछ विदा हुनु पूर्व कार्यक्रम सुन्नुभयो हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुन्नुहुने तपाईँलाई धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यतिका जलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रेजनलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको एउटा आवाज मुखले कठे बरा भनेर भित्रभित्रै जरा खनेर गीत सङ्ग्रहमा समावेश आवाज हो राजन ठकुरी अनि देवी खर्तीको सुमधुर शर्मा सुजीवका आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोकझङ्कारको आजको यो श्रृङ्खलाबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल पनि अझै लिन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सदव माया गर्नुहोला नसक्नेले मायामा मायामा किन सक्छु भन्दा हुँ जान्दिनँ भनेर जिउँदै मार्यो निष्ठुरी मायाले भित्र भित्रै जरा खानेर मायामा ठान्दिन मायामा ठान्दिन किन सक्छु रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट